रेडियो अर्पण एक सय चार थुप्रो पाँच हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साधो सुनिरहनु भएको साढे छ बजेको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा अस्थायी शिक्षक सङ्घर्ष समिति जिल्ला कार्य समिति चितवनको आजको भेलाले शिक्षकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ दुई हजार त्रिसठी वैशाख दसपछि नियुक्त भएका अस्थायी शिक्षकहरूको भेला एवं सांगठनिक गतिविधि छलफल कार्यक्रमले पाँचवटा क्षेत्रमा शिक्षकहरूको जिम्मेवारी बाँडेको हो जस अनुसार क्षेत्र नम्बर एकको संयोजकमा गणेश थपलिया क्षेत्र नम्बर दुईको संयोजकमा भीमबहादुर खड्का क्षेत्र नम्बर तीनको संयोजकमा पदमबहादुर सेपाङ क्षेत्र नम्बर चारको संयोजकमा विष्णु प्रसाद पौडेल र क्षेत्र नम्बर पाँचको संयोजकमा सुमन सिलवाल चयन भएका छन् साथै आर्थिक संयोजकमा लोकप्रसाद चापागाईलाई जिम्मेवारी दिएको छ भेलाले अस्थायी शिक्षकको सेवा शर्त र सुविधाको लागि वर्षा पम्पलेट अन्तर्क्रिया लगायतका कार्यक्रम भोलिदेखि गर्ने र आगामी शनिबार पेसागत संघ संगठनसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय गरेको समितिका कार्यवाहक अध्यक्ष ज्योति नारायण ढक्काले जानकारी दिएका छन् कार्यक्रम समितिका केन्द्रीय सल्लाहकार हिरामणी चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो बालकुमारी कन्या उच्च माध्यमिक विद्यालयका निकालेका महिला शिक्षिकाहरूको पुनर्वहाली माग गर्दै आज चितवनका राजनैतिक दलका प्रमुखहरूले प्रमुख जिल्लाधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् विद्यालय व्यवस्थापन समितिले पूर्वाग्राही ढंगबाट शिक्षिकाहरू निकालेको भन्दै चरणबद्ध आन्दोलन भइरहेको बेला जिल्लाका प्रमुख राजनैतिक दलका प्रमुखहरूले प्रजियो शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् न्यायका लागि भन्दै आन्दोलनरत शिक्षिकाहरूको आन्दोलनमा आफहरूको ऐक्यबद्धता रहेको राजनैतिक दलका प्रमुखहरूले बताएका छन् राजनैतिक दलहरूले प्रमुख जिल्लाधिकारी मार्फत विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयलाई निर्णय सच्याउन दबाव दिने र सो निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने बताएका छन् सङ्घर्ष समितिले आफ्नो माग पूरा गराउन विभिन्न चरणका दबावमूलक कार्यक्रम गर्दै आएको थियो ज्ञापन पत्र बुझ्दै प्रज्य शर्माले समस्या समाधानका लागि ठोस पहल गर्ने बताउनुभयो उहाँले शिक्षा उहाँले जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मालाई टेलिफोन गरी समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ यसैबीच सङ्घर्ष समितिले विद्यालयको प्रवेशद्वार लगाएको ताला अभिभावक तथा विद्यार्थीले फोडेका छन् आफरको पढ्न पाउने नैसर्गिक अधिकार वञ्चित भएको भन्दै विद्यार्थीहरूले ताला फरेको आज विज्ञप्ति जारी गरी जानकारी गराएका छन् भरतपुर सामुदायिक अस्पतालले राष्ट्रिय मावि मजुवाङ सिद्धिका चेपाङ विद्यार्थीहरूलाई निशुल्क स्वास्थ्य सेवा दिएको छ सिद्धिदेखि अस्पतालमा ल्याइएर उनीहरूको स्वास्थ्य उपचार गरिएको डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो अति सीमान्तकृत वर्ग चेपाङहरू सजिलै उपचार उपचारका लागि केन्द्रसम्म पुग्न नसक्ने अवस्था अझै कायमै छ अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माले दुई छात्र र सात छात्रको उपचार तथा औषधि सबै निशुल्क रूपमा उपलब्ध गराएको बताउनुभयो अस्पतालले विपन्न तथा सीमान्तकृत वर्गहरूको उपचारमा सहुलियत तथा प्राथमिकता दिने गरेको जनाएको छ नौलप्रासीको देव गाउँमा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ त्यो दोहोरा खोलामा डुबी देवगाउँका स्थानीय सत्तरी वर्षीय बाबुलाल श्रेष्ठको मृत्यु भएको नलप्रासी प्रहरीले जानकारी दिएको छ हिजो भैँसी चराउन भने घरबाट निस्केका उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ संरक्षण कर्मीहरूले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणलाई प्रभावकारी बनाउन मध्यवर्ती नियमावली संशोधन गर्नुपर्ने बताएका छन् वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीले रत्नगरको टिकोलीमा आयोजना गरेको संरक्षणमूलक छलफल कार्यक्रममा उनीहरूले मध्यवर्ती नियमावलीको दायरा फराकिलो हुन नसकेकाले समुदाय स्तरमा संरक्षणको काम गर्न कठिनाई भएको बताएका थिए दुई सालमा बनाइएको मध्यवर्ती नियमावलीले संरक्षणको कामलाई असर गरेको भन्दै उनीहरूले नियमावलीकै कारण बसाइसराई गरेर आएका व्यक्तिहरूलाई संरक्षणको काममा सहभागी गराउन गाह्रो भएको बताएका थिए संरक्षणको लागि गर्नुपर्ने र नियमावलीमा संरक्षणको लागि गर्नुपर्ने र नियमावलीमा छिर्दा गर्न नमिल्ने कतिपय विषयहरूले संरक्षणलाई प्रत्यक्ष प्रभाव पारेको उनीहरूको भनाइरहेको थियो कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका सचिव बुद्धिमान विकले मानव र वनजन्तु बीचको द्वन्द न्यूनीकरणको लागि राज्यले आवश्यक कदम चाल्न नसकेकै कारण पछिल्लो समय संरक्षणको काम फितलो बन्दै गएको बताउनुभयो टिकोली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष समर बहादुर मल्लले संरक्षणलाई जनताको पहुँचमा पुर्याउन मध्यवर्ती नियमावली संशोधन गर्नुपर्ने बताउनुभयो कार्यक्रममा वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलिका कोषाध्यक्ष वसन्त अम्गाई टिकोले मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष अर्जुन बहादुर थापा लगायतले बोल्नु भएको थियो युवा समाज भरतपुरले केन्द्रीय बस टर्मिनल सञ्चालनको लागि भरतपुर नगरपालिका स्थानीय प्रशासन र यातायात व्यवसाय बीच भएको सम्झौता कार्यान्वयन नभएको बताएको छ बस टर्मिनल सञ्चालकको जिम्मेवारी पाएको पदको लापरवाहीकै कारण बस टर्मिनल अझैसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको समाजको आरोप रहेको छ टर्मिनलको व्यवस्थापक भरतपुर नगरपालिकाबाट टर्मिनल सञ्चालनको लागि ठेक्का प्रक्रिया मार्फत ओम शान्ति यातायात व्यवसाय संघले जिम्मेवारी लिएको छ ट्रिब्युनल सञ्चालनको जिम्मेवारी पाएको पक्षले तीन वर्षमा झण्डै चार करोड़ भरतपुर नगरपालिकालाई बुझाउनु पर्ने हुन्छ समाजले तीन पक्षबीच भएको सम्झौताको पूर्ण कार्यान्वयनको माग गर्दै आज भरतपुर नगरपालिका जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बस टर्मिनल सञ्चालनको समितिलाई ज्ञापन पत्र बुझाएको छ समाजका सचिव शिवशंकर उप्रेतीको नेतृत्वमा गएको टोलीले बस टर्मिनल पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने व्यवस्थापन हुनुपर्ने नीति भएका संरचनाको तत्काल पुनर्निर्माण गर्नुपर्ने लगायतको माग गर्दै ज्ञापन पत्र छाएको हो समाजले पन्ध्र दिनभित्रमा माघको सुनवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ समाजको ज्ञापन पत्र बुझ्दै भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले टर्मिनलको व्यवस्थापन र सरसफाईमा कडाईको साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो आज जुलाई अठाइस तारिक विश्व हेपाटाइटिस दिवस यो हेपाटाइटिस हो यसलाई बुझौं र यसको सामना गरौं भन्ने नाराको साथ यो दिवस मनाइएको छ विश्व स्वास्थ्य संगठन का अनुसार झण्डै चौबिस करोड मानिस हेपाटाइटिस बी र पन्ध्र करोड मानिस हेपाटाइटिस सीको दीर्घकालीन संक्रमणबाट ग्रसित छन् त्यस्तै हरेक वर्ष हेपाटाइटिसको कारणले करिब दस लाख मानिसहरूको मृत्यु हुने गरेको छ हेपाटाइटिस भाइरस कलेजोमा संक्रमण गर्ने भाइरस हो यसैबीच हेपाटाइटिस रोगको अवस्था र बस्ने उपायको विषयमा नारायणी सामुदायिक अस्पतालका फिजिसियन डाक्टर महेन्द्र अग्रणीसँग गरेको कुराकानी अबको क्रममा हेपाटाइटिस भनेको कलेजोको एक किसिमको रोग हो जुन चाहिँ विभिन्न कारणहरूबाट हुन्छ कमन कारणहरूमध्ये viral infection hepatitis A common खानपिनले हुने हेपाटाइटिस हो त्यसै गरी ब्लड र अन्य किटाणुहरू सर्ने हेपाटाइटिस बी र सी हो जुन चाहिँ अलिक खतरा हुन्छ र यसको क्रोनिक रूप पनि देखिन्छ यस्तै अत्याधिक मात्रामा रक्सी सेवन गर्ने मान्छेलाई अल्कोहोलिक हेपाटाइटिस लाग्ने गर्छ जुन चाहिँ जन्डिस ज्वरो पेट लक्षणहरू लिएर आउँछ अहिले समय परिस्थितिको खानपिनको कारणले गर्दाखेरि मोटोपन बढी भइरहेको अवस्थामा अल्कोहोलिक हेपाटाइटिस भन्ने पनि धेरै मात्रामा देखिन्छ र यसरी हेपाटाइटिस दिन नौ दिन प्रतिदिन मोटोपनको कारणले गर्दाखेरि भइरहेको हेपाटाइटिसहरू बढ्दो क्रममा देखिएको छ र मानिसहरू अत्याधिक मात्रामा सेवन गरेको कारणले गर्दाखेरि अल्कोहोलिक हेपाटाइटिस देखिँदैछ र बढी मात्रामा वेस्टर्नाइज भइरहेको मुलुकमा चाहिँ रगतबाट सेक्सुअल कन्ट्याक्टबाट सर्ने हेपाटाइटिस हेपाटाइटिस बी र सी पनि उत्तिकै नै बढी मात्रामा फैलिरहेको छ जस्तो यो यो हेपाटाइटिस लागेको लक्षणहरू चाहिँ के हुन्छ कसरी बुझ्ने कि हेपाटाइटिस लाग्यो हजुर हेपाटाइटिस अथवा लिभरको असरहरू कस्तो आउँछ भने जन्डिस हुने सुरुमा जन्डिसको मात्रा बढ्दै बढ्दै जाने खान मन नलाग्ने बान्ता हुने र ज्वरो आउने यी सामान्यत लक्षणहरू इन्फेक्सियस हेपाटाइटिस अर्थात् हेपाटाइटिस ए र ई जुन खानपिनबाट सर्ने हुन्छन् त्यसमा देखिन्छ त्यसै गरेर हेपाटाइटिस बी र सीको लक्षणहरू चाहिँ जन्डिस मात्रै पनि आउन सक्छ जस्तो यसको अवस्था कस्तो छ अहिले यो चितवनमा भनौँ न हजुर अब अहिले चितवनमा बर्खायाममा पोलुटेड पानीहरूको कारणले गर्दाखेरि खानपिनमा राम्रो ध्यान नदिँदाखेरि भाइरल हेपाटाइटिसको बिरामीहरू दिनौँ जसो हाम्रो अस्पतालहरूमा देखिन्छन् र भर्ना भएर उपचार लिइरहेका छन् र यीमध्ये कमै मात्रामा क्रोनिक हेपाटाइटिस हुने खालको जस्तो हेपाटाइटिस बी अलिक कमै मात्रामा देखिन्छ सर जस्तो यो रोगबाट बस्ने कसरी के गर्दाखेरि अब यो भाइरल हेपाटाइटिस अथवा इन्फेक्सियस हेपाटाइटिसबाट बस्नु स्वच्छ सफा पानी खानु पर्यो खानेकुराहरू हात पखालेर खानु पर्यो साबुन पानीले पखालेर खानेकुराहरू चाहिँ राम्रोसँग सफा सुन्दर ठाउँमा टिपेर पखालेर खानु पर्यो जसबाट चाहिँ भाइरल हेपाटाइटिसबाट बस्न सकिन्छ र अल्कोहल खाने मानिसहरूले चाहिँ रक्सी खाइदिनु भएन भने अल्कोहलिक हेपाटाइटिसबाट बस्नुहुन्छ र मुटुपनको मात्रा धेरै बढाउनु भएन भने एक्सर्साइज दिनु गर्नुभयो नन अल्कोहलिक हेपाटाइटिसबाट पनि बस्न सकिन्छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ ए नेकपा माओवादीका केन्द्रीय सदस्य जोगबहादुर बहराले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 W W dot radio Arpan dot पनि संसारभर एकै एकैसाथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार